नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पणसँगै इन्टरनेट लाइनमा W W W dot radio Arpan dot पनि संसारभर सुनिरहनु भएको बिहान सात बजेको अर्पण स्थानीय समाचारमा तपाईँलाई स्वागत छ म सम्झना अब अर्पण स्थानीय समाचार विस्तारमा कार्यकर्ता रिहाईको माग गर्दै एकीकृत माओवादी निकट योङ कम्युनिस्ट लिङ वाइसेनले आह्वान गरेको चितवन बन्दको कारण आज बिहानैबाट चितवनमा गाडी चलेको छैन हिजो नै कार्यकर्ता रिहा नभए चितवनले ठप्प पार्ने चेतावनी दिएको वाइसेलले वाइसेलको घोषणाको कारण कारण बिहानैबाट सवारीका साधन चलेका छैनन् लोकल रोडका सवारी फाटफुट चले पनि लामो दूरीका गाडी भने चलेका छैनन् शान्ति सुरक्षालाई मध्यनजर गर्दै चोकचोकमा प्रहरी परिचालन गरिएको छ पक्राउ परेका छजना कार्यकर्तालाई बिना शर्त रिहा गर्नुपर्ने माग गर्दै अनिश्चितकालीन बन्द आह्वान गरेको वाइसएल चितवनका संयोजक ईश्वर सापकोटा सुमनले बताउनुभयो प्रहरी प्रशासनले हालसम्म वार्ताका लागि कुनै आह्वान नगरेकाले बाध्य भएर अनिश्चितकालीन बन्दमा उत्रनु परेको सापकोटाले जानकारी दिनुभयो यसअघि हिजो पनि वाइसेलले दुई घण्टा यातायात बन्द गराएको थियो चन्दा असुल्दै गर्दा पक्राउ परेकाहरूलाई सार्वजनिक अपराध ऐन अन्तर्गत म्याथप गरी कार्यवाही प्रक्रिया अगाडि बढाएको चितवनका प्रहरी प्रमुख प्रधुना कार्कीले जानकारी दिनुभयो मंगलबार साँझ व्यापारीबाट जबरजस्ती चन्दा असुली रहेको भन्दै प्रहरीले नारायणगढबाट एकीकृत माओवादीको भातृ संगठन वाइसेलका छजना कार्यकर्तालाई पक्राउ गरेको थियो निर्वाचन आचार संहिता विपरीत चन्दा उठाउन लागेको सूचनाको आधारमा वाइसेल मजदूर सदस्य मोदरा राजदेव उपाने वाइसेल क्षेत्र नम्बर तीन अध्यक्ष तथा खेलकुद विकास समिति चितवनका अध्यक्ष उत्तम गुरूङ वाइसेल सदस्यहरू विशाल मराठा मनोज शेर्पा रवि पराजुली र भारत मगरलाई प्रहरले पक्राउ गरेको थियो चितवनका अस्पतालमा भाइरल ज्वरोका बिरामीको संख्या हत्ते बढेको छ गएको महिनामा भन्दा करिब चालिस प्रतिशतले बिरामी बढेको भरतपुर अस्पतालका चिकित्सक भोजराज अधिकारीले जानकारी दिनुभयो बिरामीको चाप बढेपछि भरतपुर अस्पतालले भुइँमा राखेर बिरामीको उपचार गर्न बाध्य भएका छन् अस्पतालको मेडिकल वार्डको रेकर्ड अनुसार पनि भाइरल ज्वरोका बिरामी अत्याधिक रहेको पाइएको छ अस्पतालको मेडिकल वार्डमा रहेको एकाउन्न मध्ये करिब तीस सयमा भाइरल ज्वरोका बिरामी रहेको अस्पतालको स्टाफ नर्स विनिता सुवेदीले बताउनुभयो भयो अहिले सो अस्पतालका भुइँ बिरामीले भरिएका छन् सुरुमा ज्वरो आउने रुगा लाग्ने छाती दुख्ने टाउको दुख्ने पखाला लाग्ने र बान्ता आउने लक्षण बिरामीमा देखिएको छ चितवन मेडिकल कलेज र कलेज अफ मेडिकल साइन्सेसमा पनि बिरामीको चाप अत्याधिक भएको अस्पतालले जनाएको छ असारको अन्तिम सातादेखि बिरामी बढ्न थालेको र अहिले पनि उत्तिकै चाप रहेको चिकित्सक अधिकारीले बताउनुभयो निर्धारित मितिमा संविधान सभाको निर्वाचन हुने र नहुने दोषानमा रहेको बेला चितौन भने एकीकृत नेकपा माओवादी चुनावी प्रशिक्षणमा लागेको छ पाँचवटा निर्वाचन क्षेत्र रहेको चितवनको क्षेत्र नम्बर तीनको प्रशिक्षण हिजो भरतपुर नगरपालिकाको सभाहालमा सम्पन्न भएको छ पहिचान सहितको संहिता संहिता सहितको संविधान संविधान सभा निर्वाचनको लागि जनसम्पर्क अभियान नारा लिएको उक्त प्रशिक्षणमा एकीकृत नेकपा माओवादीका केन्द्रीय सदस्य देवेन्द्र पौडेलले प्रशिक्षण दिनुभएको थियो उहाँले वर्गीय मुद्दासित जातीय उत्पीडन मुद्दालाई पनि साथमै लिएर संविधान सभाको निर्वाचनमा जानुपर्ने बताउनु भएको थियो चुनावी घोषणा पत्र जारी गर्दै गरेको अवस्थामा आयोजना गरेको उक्त कार्यक्रममा बोल्दै पौडेलले घोषणा पत्रको तयारीका प्रारम्भिक कार्य शुरू भइसकेको बताउनुभयो उहाँले जनयुद्ध र जनआन्दोलनले गरेको उपलब्धिलाई संरक्षण गर्दै बाँकी रहेको कार्यभार पूरा गर्दै जानु आजको आवश्यकता भएको दावी गर्नुभयो वाइसल क्षेत्र नम्बर दुईको हिजो सम्पन्न भेलाले तुलबहादुर विकको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ भेलाले वाइसेल क इलाका इन्चार्जमा राजेन्द्र ढुङ्गाना र ख इलाका इन्चार्जमा मेघनाथ पौडेललाई चयन गरेको निर्वाचन प्रचार प्रसार समितिका सदस्य विकास पौडेलले जानकारी दिनुभयो एकीकृत नेकपा माओवादीका केन्द्रीय सदस्य सर्वोत्तम ढुङ्गेल प्रमुख अतिथि रहनु भएको सो कार्यक्रममा एकीकृत नेकपा माओवादी जिल्ला सचिवालय सदस्य विष्णुहरि तिमिसिना तामसालिङ राज्य समितिका सदस्यहरू सङ्गीता भट्टराई बुद्धि पाण्डे लगायतले बोल्नु भएको थियो कार्यक्रम तुलबहादुर विखुको अध्यक्षतामा सम्पन्न भएको हो नेपाल जागरण तथा जनपरिचालन अभियान अन्तर्गत नेकपा माले हिजो रत्नगरमा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ नेपाल माविको सभामा भएको कार्यक्रममा पोल्ट ब्युरो सदस्य तथा नारायणी अञ्चल ब्युरो इन्चार्ज भगवती घिमिरे केन्द्रीय सदस्य बारा पर्सा इन्चार्ज परशुराम लामिछाने जिल्ला सचिव त बहादुर बेकर लगायतले प्रशिक्षण दिनुभएको नगर सचिव रामहरि लम्साले जानकारी दिनुभयो चितवनको भण्डारामा सरकारी मत्स्य विकास केन्द्रमा माछाको भूराको माग थेग्न नसक्ने अवस्थामा पुगेको छ पछिल्लो समय चितवनसहित देशका विभिन्न जिल्लामा माछा पालनतर्फ आकर्षण बन्न थालेपछि केन्द्रमा माछाको भूराको माग अत्याधिक रहेको हो पूर्वको बाह्रदेखि पश्चिमको बर्दियासम्म सोह्र सत्र जिल्लाबाट केन्द्रमा भूरा लिन आउने गरेको केन्द्रले जनाएको छ चितवनसहित बारा पर्सा नलपरासी धादिङ गोर्खा लमजुङ तनहु नुवाकोट बर्दिया लगायतका जिल्लाबाट माछाको भूरा लिन आउने गरेको केन्द्रका प्रमुख एवं वरिष्ठ मत्स्य विकास अधिकृत शङ्कर प्रसाद दाहालले जानकारी दिनुभयो माछाको भुराको माग अत्याधिक छ केन्द्रका प्रमुख दाहालले भन्नुभयो माग अनुसारको उत्पादन गर्न सकिएको छैन माग अत्याधिक भएपछि मत्स्य बीज उत्पादन क्षमता समेत बढाउने तयारी गरिएको वरिष्ठ मत्स्य विकास अधिकृत दाहालले बताउनुभयो क्षमता विस्तारको लागि कृषि मन्त्रालयबाट बजेट सहितको कार्यक्रम आउनुपर्ने हुँदा पहल भइरहेको केन्द्रले जनाएको छ बयालिस बिघा क्षेत्रफलमा फैलिएको सो केन्द्रमा भूरा उत्पादन र खाने माछा उत्पादनको लागि तेत्तिसवटा पोखरी निर्माण गरिएको छ पोखरीको वर्गीकरण गरेर माछा राखिन्छ मत्स्य विकास केन्द्र भण्डारा भएको जिल्लामा निजी दुई तीनजना कृषकले भूरा उत्पादन गर्दै आएका छन् माछाको भूराको माग अत्याधिक भए पनि केन्द्रले गत आर्थिक वर्षमा एक करोड अठाइस लाख लाख पचास हजार माछाको भुरा उत्पादन गरी बिक्री गरेको छ तीन करोड मत्स्य बीज माछाको ह्यासलिङ गरेकोमा एक करोड किसानलाई बिक्री गरेको र दुई करोड भुरा पुनउत्पादनको लागि फर्ममा स्टक राखिएको केन्द्रका प्रमुख वरिष्ठ मत्स्य विकास अधिकृत दाहालले जानकारी दिनुभयो त्यस्तै पच्चिस लाख साइज तथा साढे तिन लाख फिङ्गर लिङ उत्पादन गरिएको उहाँले बताउनुभयो मत्स्य विकास केन्द्रमा सिल्भर कार्भ कमन कार्भ रोहु नैनी लगायतका विभिन्न आधा भन्दा बढी माछाको भुरा उत्पादन गरिन्छ त्यसै गरी भुरा उत्पादन बाहेक केन्द्रले छ मेट्रिक टन खाने माछा उत्पादन समेत गरिएको छ माछा खान चाहनेहरूको लागि केन्द्रले खाने माछा बिक्री गर्दै आएको दाहालले बताउनुभयो भुरा तथा खाने माछा बिक्रीबाट केन्द्रले साढे लाख राजस्व सङ्कलन गरेको छ भुरा उत्पादनको लागि सरकारले चौध लाख लगानी गरेको थियो यसै गरी केन्द्रले माछा पालन गर्न चाहने कृषकहरूलाई माछा पालन सम्बन्धी प्राविधिक ज्ञान पनि दिँदै आएको छ माछा पालनको लागि चाहिने खाल्डोको साइज माछालाई दिने आहारा पोखरीमा माछा अट्ने क्षमता लगायतका प्राविधिक परामर्श दिँदै आएको केन्द्रका प्रमुख दाहालले बताउनुभयो माछा पालन गर्न चाहने कतिपय कृषकहरू केन्द्रमा नै परामर्शको लागि जाने पनि गरेका छन् केन्द्रले प्राविधिक ज्ञान लिइसकेपछि मात्र माछा पालन गर्न कृषकहरूलाई आग्रह समेत गरेको छ खेतीपातीमा बढी श्रम लाग्ने र आमदानी कम हुने तथा माछा पालनमा कम श्रम र बढी प्रतिफल पाउने हुँदा कृषकहरूको आकर्षण माछा पालनमा बढ्दा माछाको बुराको माग अत्याधिक हुन गएको केन्द्रले जनाएको छ चितवन उच्च मावि भरतपुरमा शिक्षक नियुक्ति गर्दा शिक्षा नियमावली विपरीत भएको भन्दै जिल्ला शिक्षा कार्यालयले चितवनले नियुक्ति खारिज गरी नयाँ भर्ना प्रक्रिया शुरू गर्न पत्रचार गरेको छ नियुक्ति भएका शिक्षकहरूको शिक्षक अनुमति पत्र समेत नभएको पाइएको थियो वैशाखमा विज्ञापन प्रकाशित गरी शिक्षक नियुक्ति गरिए पनि सो प्रक्रिया गलत भएको भन्दै शिक्षा कार्यालयले पहिलेको नियुक्ति खारिज गरी नयाँ नियुक्ति गर्न पत्रचार गरेको हो यसअघि चितवन उच्च माविले शिक्षा नियमावलीलाई मिचेर शिक्षण अनुमति पत्र नभएको विद्यालयका शिक्षक भर्ती गरेको समाचार प्रसारण